बाँडफाँडमा विवाद देखिएको छ इबोला भाइरसको महामारी वितरण नदिन स्वास्थ्य मन्त्रालय गृह कार्यमा जुटेको छ निरोधात्मक कार्यक्रम सञ्चालनको तयारी र रोग विरुद्धको रणनीति बनाउनका लागि आज दिउँसो स्वास्थ्य मन्त्रालयमा सरकारवाला निकाय विश्व बैठक बसी आवश्यक निर्णय गर्ने तयारी रहेको छ मंगलबार मन्त्री परिषद कार्यालयका सचिव सहितको उच्च स्तरीय बैठकले विमानस्थलमा हेल्थ डेस्क स्थापना शंकास्पद बिरामीको छुट्टै उपचार व्यवस्था लगायतको निर्णय गरेको थियो सरकारले व्यक्तिगत रूपमा नै सुरक्षात्मक उपाय अपनाउनु पर्नेमा विशेष जोड़ दिएको छ शंकास्पद लक्षण देखिएका बिरामी आफैले विशेष सतर्कता अपनाउनु पर्ने गरी सरकारले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ पश्चिमी अफ्रिकी मुलुकमा फैलिएको इबोला भाइरसको महामारी नेपालमा भित्र नदिन त्यहाँबाट फर्किएकालाई तीन हप्तासम्म निगरानीमा राख्ने सरकारको तयारी छ लामो समयदेखि निष्क्रिय मनसुन एकाएक सक्रिय भएको छ दुई तीन दिनदेखि हल्का पानी पर्दै आएकोमा मंगलबार रातिदेखि भने झरी पर्न थालेको छ पूर्व र पश्चिम क्षेत्रमा बाढी पहिरोको जोखिम बढाउने गरी भारी वर्षा हुन सक्ने भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन सबैसँग आग्रह गरेको छ आज रातिदेखि पानी पर्ने क्रम असी बढ्ने महाशाखाले सुनाएको छ महाशाखाकी विद शान्ति कडेलका अनुसार सुदूरपूर्व र सुदूरपश्चिम क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ लगातार तीन दिन देशै कहर पानी पर्ने र भारी वर्षा चाहिँ छिडिक हुने उहाँले बताउनुभयो सुदूरपूर्वमा आज र सुदूरपश्चिममा भोलि भारी वर्षा हुने सम्भावना रहेको छ सिनसिनमा हुने भारी वर्षा र लगातार पर्ने झरीका कारण बाढी पहिरोको जोखिम बढ्न सक्ने भन्दै महाशाखाले सजग हुन सबैसँग आग्रह गरेको छ पूर्वी र पश्चिम क्षेत्रका बासिन्दा अझ धेरै सुनाको हुनुपर्ने महाशाखाले सुनाएको छ पानी पार्ने वायुमण्डलीय न्यूनचापीय रेखा नेपालतर्फ सर्दै आएकाले छरी परेको हो न्यूनचापी रेखा लखनऊ वरपरको आकाशमा रहेको र यसले बंगालको खाँडीबाट निस्किरहेको पानी युक्त बाफलाई आफूतिर तानिरहेकाले भारी वर्षाको सम्भावना बढेको मौसमविद कणेलले बताउनुभयो उहाँका अनुसार भारतको बिहार उत्तर प्रदेश र भारतसँग सिमाना जोडिएको नेपालका पूर्वी र पश्चिमी क्षेत्रमा भारी वर्षा हुनेछ कोरियन भाषा परीक्षाका लागि आजदेखि आवेदन खुल्ने भएको छ काठमाडौँ उपत्यका तीन र बाहिरका चार ठाउँबाट आवेदन भर्न सकिनेछ रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत कोरिया अनिवार्य भाषा परीक्षा पास गर्नुपर्नेछ काठमाडौँ उपत्यकामा सीता पाइला किर्तिपुर चाल्स र बाहिर पोखरा धरान बुटोलमा फारम बुझाउन सकिनेछ आहार वासस्थान र पानीको उचित व्यवस्थापन भएपछि नेपालमा जंगली हात्तीको संख्या बढ्दै गएको छ बर्दिया राष्ट्रिय निकुञ्ज चितवन निकुञ्ज शुक्लाफाट पर्सा र कोशी टापु वन्यजन्तु आरक्षमा हात्तीको संख्या बढ्दै गएको हो अहिले बर्दियामा एक सय चितवन र पर्सामा पच्चिस फाँटमा चार र कोशी टापुमा झण्डै पाँचवटा जंगली हात्ती रहेको निकुञ्ज विभागको तथ्याङ्क रहेको छ भारतबाट नेपाल आउने जाने हात्तीको संख्या पनि योभन्दा धेरै रहेको छ दुई सालसम्ममा बर्दियामा तीनवटा रहेको हात्ती बीस वर्षको अवधिमा एक सय भन्दा धेरै भएको छ नेपालमा वासस्थान राम्रो आहारा तथा पानी प्राप्त कारण निर्माण भारतका हात्ती नेपालमा रैथाने बनेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरचना अधिकृत रमेश थापाले बताउनुभयो नेपालका निकुञ्ज तथा आरक्षमा पनि झण्डै डेढ सयको हाराहारीमा घरपालुवा हात्ती रहेका छन् तर पछिल्लो समय घरपालुवा हात्तीमा क्षयरोगको संक्रमण देखिएको छ घरपालुवा हात्तीमा देखिएको क्षयरोग जंगली हात्तीमा सहने भएकाले सचेतना अपनाउनु पर्नेमा थापाले जोड दिनु छ अब पालो अर्पण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 लगातार पीड़ित बनेकालाई कसरी सुरक्षित बनाउने भन्नेमा आफूहरू लागेको अमेरिकाले जनाएको छ यता सत्ता राजनीतिको किचुलोमा फँसेको बगदादमा भने नवनिर्वाचित प्रधानमन्त्री हैदर अल अबादीको निवास नजिकको सुरक्षा जाँच केन्द्रमा एक आत्मघाती बम विस्फोट गराइएको खबर रहेको छ यसैबीच ठूलो इच्छाका बीच पनि प्रधानमन्त्री बन्न नपाउनु भएका निवर्तमान प्रधानमन्त्री नुरी अल मलिकले भने सेनालाई राजनीतिमा नफस् प्रश्न सचेत गराएका छन् इबोला भाइरसका कारण मृत्यु हुनेको संख्या लगातार बढेपछि विश्व स्वास्थ्य संगठन डब्लुएसओले उक्त भाइरस नियन्त्रणको प्रयासमा एक औषधि प्रयोग गर्ने अनुमति दिएको छ इबोला भाइरस नियन्त्रणका लागि विश्वमा कुनै पनि औषधि आधिकारिक रूपमा उत्पादन नभएपछि प्रयोगकी रूपमा एक औषधि प्रयोग गर्न अनुमति दिएको हो उक्त औषधिको नाम र उत्पादक बारे भने केही नखुलाइएको अधिकारीहरूले जनाएका छन् पछिल्लो पटक फैलिएको इबोला भाइरसका कारण एक स्पेनिस पादरीको मृत्यु भएको छ इबोला भाइरस अफ्रिकी देश लाइबेरियाबाट फैलिएको थियो पछिल्लो पटक स्पेनिस पादरीको मृत्यु भएपछि भाइरसको खतरा युरोपेली देशमा पनि बढेको भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ इबोला भाइरसका कारण हालसम्म दक्षिण अफ्रिकामा मृत्यु हुनेको संख्या एक हजार नाकेको छ दिउँसो दुई बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक लामो समयदेखि निष्क्रिय मनसुन एकाएक सक्रिय भारी वर्षा हुन सक्ने भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन सबैसँग आग्रह इबोला भाइरसको महामारी वितरण नदिन स्वास्थ्य मन्त्रालय गृह कार्यमा रोग विरुद्धको रणनीति बनाउन आवश्यक निर्णय गर्ने तयारी कुर्दिस क्षेत्रको सुरक्षाका लागि थप एक सय तीस सैनिक सल्लाहकार पठाइएको अमेरिकी रक्षा मन्त्री हेगलको भनाई इबोला भाइरसका कारण मृत्यु हुनेको संख्या बढ्यो र युएफा सुपर कप फुटबलको उपाधि रियल मन्डेटलाई अवस्था दिउँसो दुई बजेको अर्पण समाचार सकियो सुजिता हमाल भए नमस्कार यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोल